संख्या बढाउन नहुने तथा यसअघि अन्य भनिएका जातिहरूको परिभाषित गर्नुपर्ने धारणा आफूले राखेको पत्रकारहरूलाई जानकारी दिनुभएको छ त्यस्तै राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले चार दलीय संयन्त्र खारेज गर्नुपर्ने र थ्रेस होल्डको व्यवस्था हुनुपर्ने धारणा राखेको बताउनु भएको छ अहिलेको सरकार चुनावी भनिए पनि चार दलीय संयन्त्र अनुसार चलेकाले संयन्त्रको खारेजी आफूहरूको माग रहेको पनि राणाले बताउनुभयो त्यस्तै जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पनि आफूहरू थ्रेस होल्डको पक्षमा नभएको बताउनुभयो बैठकमा सहभागी भएर निस्कने क्रममा संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई तमलोपका नेता हृदेश त्रिपाठीले भने थ्रेस होल्डको व्यवस्था हुनुपर्ने र विभिन्न क्षेत्र र समूहको प्रतिनिधित्वको लागि पनि सभासदको संख्या पहिलेको जति नै हुनुपर्ने बताउनुभयो यसैबीच सरकारले सबैलाई पत्रचार गरेर बैठकका लागि आह्वान गरे पनि नेकपा माओवादी लगायत लगायतका दल तथा उपेन्द्र यादव नेतृत्वको मोर्चा पनि बैठकमा गएको छैन तेत्तिस दलीय मोर्चाले भने खिलराज रेग्मी नेतृत्वको सरकारले अवैधानिक भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको छ सरकारसँगको बैठकले कुनै निचोड निकाल्न नसक्ने भएकाले आफूहरू बैठकमा सहभागी नहुने मोर्चामा आबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापाले जानकारी दिनुभयो आज अध्यक्ष मोहन वैद्य पनि छुट्टै एक विज्ञप्ति निकालेर आफ्ना पूर्व शर्तहरू पूरा नभई कुनै वार्ता र छलफल सरकारसँग नगर्ने बताउनु भएको छ नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ अहिले केही बेरमा पार्टी कार्यालय बल्खुमा शुरू हुने बैठकमा आजदेखि अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनमाथि छलफल शुरू हुने केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिनुभएको छ त्यस्तै विभिन्न आयोगहरूबाट प्रस्तुत भएको प्रतिवेदनमाथि पनि बाँकी छलफल हुने उहाँले बताउनुभयो अध्यक्ष खनालको प्रतिवेदनमा जेठको पहिलो हप्ताबाट शुरू हुने चुनावी अभियान चुनावमा अन्य दलसँग गर्ने सहकारी तालमेल र पार्टीको आन्तरिक रणनीति लगायत विषयमा उल्लेख गरिएको छ एकीकृत नेकपा माओवादीका नेता लोकेन्द्र विष्टले मुलुकको राजनैतिक अवस्था तरल र अस्थिर अवस्थामा रहेको बताउनु भएको छ संविधान नबन्नुमा सम्पूर्ण राजनैतिक दल दोषी रहेको बताउँदै विशेष गरी परिवर्तन र विकास नचाहने शक्तिको कारणले संविधान सभा विघटन भएको बताउनुभयो आज बिहान रेडियो कपुरकोट सल्यानसँग कुराकानी गर्दै मगरात राज्य समितिका संयोजक समेत रहनुभएका नेता विष्टले वैद्य नेतृत्वको नेकपा माओवादी अहिले बल्छीमा अल्झिएको माछा जस्तै भएको भन्दै वैद्यले पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको बताउनुभयो विष्टले आज कपुरकोटमा सल्यान सञ्चालन हुन लागेको जनउत्थान सहकारी संस्थाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ अफगानिस्तानमा महिला प्रहरीका लागि छुट्टै शौचालयको व्यवस्था गर्न मानव अधिकारवादी संस्था ह्युमन राइट्स वासनले ध्यान आकर्षण गराएको छ छुट्टै शौचालय र कपडा फेर्ने कोठा नहुँदा महिला प्रहरीलाई समस्या भएको ठहर गर्दै वासले सरकारको ध्यान आकर्षण गराएको हो पुरुष प्रहरी र महिला प्रहरीले एउटै शौचालय प्रयोग गर्दा यौन दुर्व्यवहारको घटना हुने गरेका वासले जनाएको छ कतिपय शौचालयका ढोका सुरक्षित नहुँदा महिला प्रहरीले थप समस्या झेल्नु परेकाले उनीहरूको लागि छुट्टै शौचालय उपलब्ध गराउनु पर्नेमा संस्थाले जोड़ दिएको छ प्रान्तीय प्रहरी चौकीमा महिला प्रहरीका लागि छुट्टी शौचालय बनाउन काबुल प्रहरी प्रमुखले निर्देशन दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ तर यसअघि पनि छुट्टी शौचालयको व्यवस्था गर्ने बताइए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन अफगानिस्तानमा झण्डै पन्ध्र सय महिला प्रहरी छन् त्यहाँको गृह मन्त्रालयले आउँदो वर्षसम्ममा महिला प्रहरीको संख्या बढाएर पाँच हजारसम्म पुर्याउने लक्ष्य राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ र ट्राथलन खेलमा एसियन च्याम्पियन खेलका भएका खेलाडी राजीव कुमार गुरुङ सम्मानित भएका छन् उनलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नुभएको हो पच्चिस अप्रेलदेखि उन्तिस अप्रेलसम्म फिलिपिन्सको सुबिक म्या भएको आइटियु एसिसिटी एसियन ट्राथल च्याम्पियनसिप बिस उन्तिस वर्षसम्ममा गुरुङले सोह्र पदक जितेका थिए गुरुङलाई सम्मान गर्दै प्रचण्डले भन्नुभयो यो नेपालीको गौरवको कुरो हो यसले राष्ट्रलाई एक सूत्रमा बाँध्न सक्छ हाल खेल क्षेत्रमा राम्रो सङ्केत देखिएको छ पहिले पटक सहभागी भएर पहिलो पटक नै एसियन च्याम्पियन जित्न सफल भएकोले यो ठूलो कुरा भएकाले खेलाडी प्रशिक्षक र पदाधिकारी सबै टिमलाई बधाई व्यक्त गर्दछु उहाँले आगामी दिनमा अझै सफलता हासिल गर्नका लागि लगनशील भएर लाग्न आग्रह गर्दै खेलको विकास गर्न एमावधिले हर बखत प्रयास गर्ने बताउनुभयो राष्ट्रिय खेलकुद परिषदमा